नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी नयाँ वर्ष दुई हजार सत्तरीको पहिलो दिन नेपालीहरूले धुमधाम साथ मनाउँदै वर्तमान राजनैतिक अन्यलबाट मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएको राष्ट्रपति डाक्टर यादवको दावी माओवादी अध्यक्ष प्रसन्न एक हप्ते भ्रमणका लागि चीन प्रस्थान भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोगबारे केन्द्रित हुने प्रसन्नको भनाई बागमती नदीमा नुहाउने क्रममा रौतडमा बिहान तीन युवाको ज्यान गयो भरतपुर तेह्रमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु पेरुको उत्तरी क्षेत्रमा बस दुर्घटना हुँदा तेत्तिस जनाको मृत्यु कोरियन प्रायद्वीपमा देखिएको तनावको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री जोन केरी जापानमा र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सनराइजर्स विरुद्ध कोलकाता ब्याटिङ गर्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा आज नयाँ वर्ष दुई हजार सत्तरीको पहिलो दिन देश विदेशमा रहेका नेपालीहरूले धुमधामका साथ मनाइरहेका छन् वर्षको सुरुवाती दिन राम्रो भए वर्षभरि नै राम्रो हुने विश्वासका साथ आज नेपाली बिहानदेखि दिनदेखि नुहाई धुवाई गरी आफूलाई मनपर्ने परिकार बनाएर खाने तथा मनपर्ने स्थानमा घुम्न जाने गर्दछन् आज बिहानदेखि स्थानीय स्तरका मठ मन्दिर तथा पर्यटकीय गन्तव्यमा भिड लागेको छ नयाँ वर्षलाई विगत केही वर्षदेखि भने एक पर्वकै रूपमा मनाउने गरिएको छ भने सरकारले आज सार्वजनिक विदा दिएको छ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादवले शुभकामना सन्देश दिँदै वर्तमान राजनैतिक अन्यलबाट मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएको बताउनु भएको छ सन्देशमा संविधान संविधान दिन नसकेको कारण देशमा अन्यलता व्याप्त रहेको भन्दै अब गठन हुने संविधान सभा चुनावले देशलाई निकास दिने उनले गरिएको छ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले पनि आवश्यक तयारी गरेपछि मात्र मङ्सिरमा चुनाव हुने बताउनु भएको छ अध्यक्ष रेग्मीले निकाल्नु भएको शुभकामना सन्देशमा चुनावी प्रक्रियामा असहमति राख्ने दलहरूलाई पनि सहमतिमा ल्याएर चुनाव गराउने प्रतिबद्धता जनाइएको छ त्यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला एमालेका अध्यक्ष जननाथ खनाल लगायतले पनि नयाँ वर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा शुभकामना दिनुभएको छ यसैबीच नयाँ वर्ष दुई सालको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स तथा अर्पण बचत तथा ऋण सहकारी संस्थाले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् रेडियो अर्पण तथा सहकारीका अध्यक्ष वेद प्रसाद आचार्यले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण कार्य समिति पदाधिकारी सेयर सदस्य कर्मचारी विज्ञापनदाता ग्राहकवर्ग शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहने आम नेपालीहरूको सुख शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ साथै शुभकामना सन्देशमा नयाँ वर्षले सम्पूर्णमा थप जोस जाँगर पैदा गरोस् अनि देशमा अमन चयन कायम रहोस् भन्दै अध्यक्ष आचार्यले कामना गर्नुभएको छ छोटो समयमा नै सबै सामु लोकप्रिय रेडियोको रूपमा स्थापित गराउनुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सल्लाह सुझावका आधारमा नयाँ कार्यक्रम ल्याउने तथा समाजप्रति बढी उत्तरदायी बनेर लाग्ने समेत शुभकामना सन्देशमा प्रतिबद्धता जनाउनु भएको छ इन्टरनेसनल मनी एक्सप्रेस र प्रालीले नव वर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा रेमिट्यान्स कारोबार गर्ने ग्राहकमा विशेष योजना ल्याएको छ प्रालीमा रेमिट्यान्स कारोबार गर्ने ग्राहकहरूको लागि आइएमए गरौ एनसेलको सिम उपहार पाऊ भन्ने योजना लागू गरेको हो वैशाख एक गतेदेखि ज्येष्ठ एकतिस गतेसम्म देशभरका का रेमिट्यान्स काउन्टरहरूबाट को विदेश र स्वदेशबाट आएको पैसा झेक्ने र स्वदेशभित्र पैसा पठाउने सबैले प्राप्त गर्न सकिने का टाढी शाखा शाखाका सञ्चालक राजेन्द्र कोइरालाले जानकारी दिनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प पुष्पकमल दाहाल प्रचण्ड एक हप्ते भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ सात दिने भ्रमणका क्रममा बिहान प्रचण्ड चीनतर्फ प्रस्थान गर्नुभएको हो चीन ओड्नु अघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले यस पटकको आफ्नो भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोगबारे केन्द्रित हुने बताउनु भएको छ विगतमा छिमेकी देशले नेपाललाई अर्को देशका विरुद्ध प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै प्रचण्डले अब प्रयोग हुने भन्दा पनि नेपालले फाइदा लिने बताउनुभयो आफूले राजनैतिक स्थायित्व र आर्थिक विकासमा नेपाललाई सहयोग गर्न चिनिया कम्युनिस्ट पार्टीसँग छलफल गर्ने प्रचण्डले बताउनुभयो चिनसँग जस्तै आफूले भारत भ्रमणका क्रममा पनि एउटै मुद्दामा कुराकानी गर्ने उहाँको भनाइ छ चिनिया कम्युनिस्ट पार्टीका महासचिव तथा चिनिया राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा प्रचण्ड चीन भएको हो भ्रमणमा नेपालको जलविद्युत विकासमा चिनको लगानी तथा खेलकुदका लागि स्टेडियम बनाउन सहयोगका लागि आग्रह गर्ने तयारी प्रचण्डको छ चिनका राष्ट्रपति प्रधानमन्त्री लगायतसँग अनौपचारिक भेटवार्ता गरी सात गते प्रचण्ड नेतृत्वको टोली नेपाल फर्कनेछ प्रचण्डले हिजो नै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्नो चीन भ्रमणका विषयमा जानकारी गराउनु भएको थियो चिनबाट फर्के लगतै प्रचण्ड भारत भ्रमणमा जाने कार्यक्रम छ Thank you. एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघले आज काभ्रेको बनेपामा गरेको कार्यक्रममा भट्टराले चुनावको मिति तोक्न आलटाल गरे अविश्वासको वातावरण बढ्दै जाने र त्यसले खतरा बढाउने बताउनुभयो चुनावको विरोध गरिरहेका नेकपा माओवादी र मधेसी जनअधिकार फोरम नेपाललाई उच्च स्तरीय राजनैतिक संयन्त्रमा ल्याउने तयारी भइरहेको भन्दै उहाँले चुनावको विकल्प नभएको बताउनुभयो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधान सभाको चुनावमा भाग लिन सबै दलहरूसँग आग्रह गर्नुभएको छ राजधानीमा आज ट्रेकिङ अभियानको उद्घाटन गर्दै खनालले जारी राजनीतिक गतिरोधको समाधान चुनावले मात्र दिने भन्दै खनालले चुनावको सामना गर्न सबै दलहरूसँग आग्रह गर्नुभयो नेकपा माओवादी लगायतका तेत्तिस दलहरू चुनाव बिथोल्ने अभियानमा लागिरहेका बेला एमाले अध्यक्ष खनालले चुनाव नबिथोल्न आग्रह गर्नु भएको हो काठमाडौँबाट नुवाकोटको रानी पौवा चिम्टेश्वर देवीघाट ट्रेकिङ अभियानको शुभारम्भ गर्दै अध्यक्ष खनालले निर्वाचनमा सघाउन पर्यटन व्यवसाय समेत आग्रह गर्नुभयो नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले कंग्रेसका लागि आसन निर्वाचन जीवन मरणको सवाल भएको बताउनु भएको छ उहाँले चुनावलाई ध्यानमा राखेर पार्टीमा आन्तरिक निर्वाचन प्रणाली शुरू भएको बताउनुभयो नेपाली कंग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा देउवाले जनतासँग पार्टी डराउनु पर्नेमा जनता पार्टीसँग डराउनु पर्ने अवस्था आएको भन्दै माओवादीसँग अहिले पनि जनता डराइरहेको बताउनुभयो उहाँले जनताको अधिकारका लागि पनि दोस्रो संविधान सभाको निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै शक्ति शक्ति पृथकीकरणको कडी जनताले चुनेको सभा भएको बताउनुभयो देउवाली पार्टीमा भएको आन्तरिक एकताले मात्रै चुनावमा नेपाली कंग्रेसको बहुमत आउन सक्ने भन्दै मुलुकमा कसैले खोज्न नसक्ने प्रजातान्त्रिक संविधान जरुरी रहेको बताउनुभयो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चुनावी सरकार निर्माण भएको एक महिना बितिसक्दा पनि संविधान सभा निर्वाचनको मिति घोषणा गर्न नसक्नु दुःखद भएको बताउनु भएको छ आज राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपाल काठमाडौँको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गरी निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो उहाँले राप्रपा नेपालले पार्टीको सबै तहमा महिलालाई न्यूनतम तेत्तिस प्रतिशत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो राप्रपा नेपालका प्रवक्ता तथा प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले महिलालाई अगाडि बढाउनका लागि राज्यले नै सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो नयाँ वर्षमा बागमती नदीमा नुहाउने क्रममा रौतहटमा बिहान तीन युवाको ज्यान गएको छ बसन्तपुर चारका किशन झा दीपक झा र रितेश झाको नदीमा डुबेर ज्यान गएको हो नदीमा डुबेर बेहोस भएका उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो तर अस्पतालमा लगेको केही बेरमा नै तीनैजनाको ज्यान गएको थियो चिकित्सकले लापरवाही गरेकाले उनीहरूको ज्यान गएको भन्दै मृतकका आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका छन् यता चितवनको भरतपुर तेह्र कल्याणपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एकजना बालक मृत्यु भएको छ बिहान करिब साढे छ बजे मङ्गलपुरबाट नानगढतर्फ आउँदै गरेको ना तिनक पाँच छ चार नम्बरको बसले सोही दिशा दिशातर्फ आउँदै गरेको एक साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भनपा चार बस्ने टेकबहादुर परियारको मृत्यु भएको हो उनको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ठक्कर दिने बसका चालक र बस प्रहरी नियन्त्रणमा रहेका छन् प्रहरीको कुटाईबाट नलप्रासीमा तीनजना घाइते भएका छन् नारायणी नदीबाट गेटी बालुवा निकाल्ने क्रममा नर्स नरसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र बस्नेतले कुटपिट गर्दा नरसही वडा नम्बर एकका पैँतालिस वर्ष सीताबेन वडा नम्बर दुईका चौध वर्ष बालक कलामुद्दिन अन्सारी र पकलिह पकलियो हवा गाविस दुईका तीस वर्षीय हरिगोविन्द कानु घाइते भएका छन् प्रहरीले कुट्न थालेपछि ट्र्याक्टरमा काम गर्न गएका मजदुरहरू भागेकाले कुट्नबाट बचेको नरसहीका मनोज गुप्ताले बताउनुभयो नदीबाट ट्र्याक्टरमा बालुवा लोड गरी बाहिरिँदै गर्दा प्रहरीले प्रति ट्रली पाँच सय रुपियाँ घुस मागेको र नदिएपछि मर्नासन कुटेको गुप्ताले बताउनुभयो नरसही प्रहरीले यसअघि पनि दुई पटक यसरी कुटेको स्थानीय बासिन्दाले बताएका छन् घुस दिनेलाई बालुवा झिक्न दिने र नदिनेलाई कुटपिट गर्ने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ तर प्रहरीले भने नियम विपरीत नदीबाट बालुवा झिक्नेहरूलाई आफूले रोक्ने गरेको बताएको छ प्रहरीले काठमाडौँका दुईवटा क्यासिनोमा छापा मारेर एघारजना नेपालीलाई पक्रेको छ गैर कानुनी रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको भन्ने सूचनाका आधारमा क्यासिनो अन्ना र क्यासिनो रोयलमा छापा मारेर एघारजनालाई पक्रिएको प्रहरीले जनाएको छ क्यासिनो अन्नाबाट दस हजार दरको तिन थान एक हजार दरको दस थान र क्यासिनो अन्ना लेखिएको अठार थान सिक्कासहित छजना पक्राउ परेका छन् त्यस्तै क्यासिनो रोयलबाट क्वाइनसहित पाँचजना पक्राउ परेका छन् उनीहरूको साथबाट एक लाख सत्तालिस हजार पाँच सय रुपियाँ नगद बरामद भएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ शिक्षा विभागले यो वर्ष शैक्षिक सुधार कार्यक्रम सफल बनाई बालबालिकाको सिकाइ सुनिश्चित गर्न सक्रियतापूर्वक काम गर्न सरकारवाला सबैलाई आग्रह गरेको छ गएको वर्ष भौतिक पूर्वाधार पर्याप्त शिक्षक पठन पाठनको स्तर सुधार हुन नसक्दा सबैका लागि शिक्षाको लक्ष्य प्राप्तिमा चुनौती देखिएको भन्दै सुधारका लागि विभागले आग्रह गरेको हो विभागले दुई हजार सत्तरी साललाई सिकाइ सुधार वर्षका रूपमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ सिकाइमा सुधार ल्याउन गएको वर्ष भएका उपलब्धि र हुन बाँकी रहेका पक्ष लक्ष्यको समीक्षा गरी वैशाख महिनाभित्रमा सुधारको कार्ययोजना ल्याई कानूनमा जोड़ दिन शिक्षक अभिभावक र विद्यार्थी बीच छलफल गराउने जस्ता विषयमा ध्यान दिन विभागले आग्रह गरेको छ एक शैक्षिक सत्रमा कम्तीमा पनि दुई दिन पठन पाठन गर्नुपर्ने व्यवस्थालाई कडाईको साथ लागू गर्न तीन महिनामा एकपल्ट कक्षा एकदेखि तीनसम्मका विद्यार्थीको अभिभावकलाई कक्षा शिक्षकले भेटी छलफल गर्ने कक्षागत पुस्तकालयको विकास गर्ने विद्यार्थीको विषयगत सिकाइ स्तर एकिन गरी शैक्षिक वर्षको अन्त्यसम्म न्यूनतम सिकाइ उपलब्धि साठी प्रतिशत बनाउने शर्तमा शिक्षकलाई जिम्मेवारी दिने राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने जस्ता विषयमा पनि विभागले जोड दिएको छ आफ्नो विद्यालयको सेवा क्षेत्रभित्र विद्यालय नगएका बालबालिकालाई भर्ना गराउन र टिकाइ राख्ने व्यवस्था मिलाउन वर्षभरि नै प्रयास गर्न पनि विभागले आग्रह गरेको छ विभागले सामुदायिक विद्यालयको गुमेको विश्वास र प्रतिष्ठान पुनः प्राप्त गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिएको छ अब केही छोटा खबरहरू धनुषाको ढल्कीबरमा आज एक महिलाको शव फेला परेको छ बिहान करिब सात बजे ढल्कीबर पाँच भक्तिपुर गाउँ नजिकै रहेको बसाई खोलाको छेमा बाँसको झ्याङमा महिलाको शव फेला परेको इलाका प्रहरीकारले ढल्केबरका प्रहरी नायब निरीक्षक परशुराम तिवारीले जानकारी दिनुभयो व्यावसायिक तरकारी तथा फलफुल खेती गर्दै आएका महोत्तरीका विभिन्न गाविसका किसानहरू आफैले जिल्ला कृषि विकास कार्यबाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेका छन् र वर्षदेखि सुकुम्बासीको सूचीमा पश्चिममा रहे पनि परिचय पत्र नपाएका महोत्तरी लक्ष्मीनिया गाविसका एक सय तेह्रजना सुकुम्बासीलाई परिचय पत्र वितरण गरिएको छ गोपाल अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं प्रसन्न बिना देश चल्न नसक्ने भन्ने एकीकृत नेकपा माओवादीका नेता कृष्ण बहादुर महराको दावीप्रति तपाईँको विचार के छ ए सही विश्लेषण बी दावी मात्र र सही जनता तान्ने मेसो तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ ए सही विश्लेषण भनेमा बत्तीस प्रतिशत बी दावी मात्र भनेमा चौबिस प्रतिशत र सही जनता तान्ने मेसो भनेमा चौवालिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ नयाँ वर्ष दुई हजार सत्तरी सालको सालले मुलुकमा के परिवर्तन ल्याउनु पर्छ जस्तो लाग्छ ए राजनैतिक परिवर्तन बी आर्थिक क्रान्ति पूरा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 घुडिरहेको बस नदीमा खसेको थियो दुर्घटनामा परि अन्य दसजना घाइते भएका छन् राजधानी लिमादेखि करिब छ सय किलोमिटर उत्तरमा उत्तरतर्फ बस दुर्घटना भएको हो सडक तथा गाडीको बिग्रदो अवस्थाको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ खेल समाचार Indian Premier League cricket IPL अन्तर्गत अहिले कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा भइरहेको छ टस जितेर पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्सले तेह्र ओभरको समाप्तिमा एक विकेट गुमाएर छयानब्बे रन जोडेको छ कोलकाताका लागि गौतम गम्भीर नट आउट अर्धशतकै पारी खेलिरहेका छन् र उनलाई ज्याक कालिसले साथ दिइरहेका छन् कालिस बाह्र तथा गम्भीर बाहन्न रनमा क्रिजमा रहेका छन् यसअघि पहिलो विकेट गुमाएको कोलकाताका लागि मनविधिर भिस्लाले अठाइस रनको योगदान गरे आजै अर्को खेलमा राजस्थान रोयल्स र छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ आजको खेलमा पाँचौँ स्थानमा रहेको राजस्थान विजयी भए चौथो स्थानमा पुग्नेछ भने पन्जाब विजयी भए पाँचौँ स्थानमा उक्लनेछ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नयाँ वर्ष दुई हजार सत्तरीको पहिलो दिन नेपालीहरूले धुमधामका साथ मनाउँदै वर्तमान राजनैतिक अन्यलबाट मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएको राष्ट्रपति यादवको भनाई माओवादी अध्यक्ष प्रचण्ड एक हप्ते भ्रमणका लागि चीन प्रस्थान भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिमा चीनको सहयोगबारे केन्द्रित हुने प्रसन्नको भनाई बागमती नदीमा नुहाउने क्रममा रौतडमा बिहान तीन युवाको ज्यान गयो भरतपुर तेह्रमा बसको ठक्करबाट एक, साइकल यात्रीको मृत्यु पेरुको उत्तरी क्षेत्रमा बस दुर्घटना हुँदा तेत्तिस जनाको मृत्यु कोरियन प्रायद्वीपमा देखिएको तनावको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री जोन केरी जापानमा र इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सनराइजर्स विरुद्ध कोलकाता ब्याटिङ गर्दै साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाले Thank you.